यम ब्रह्मा वरुणेन्द्र रुद्रमरुत स्तुवन्ति दिव्यैस्तवै वेदै साङ्गपदोक्रम पनिषदै गायन्ति यम समगः ध्यानावस्थिता तन्रतेन मनसा पश्यन्ति यं योगिनो यश्यन्तं न विधुः सुरसुरगणा देवाय तस्मै नमः श्रीमत्सचन्दनचर्चितो ज्वलपु शुक्राम्बरा मल्लिका मालाङ्कृतकुण्डला प्रवीलसन्मुक्ता वलिशोभिता सर्वज्ञाननिदानपुस्तकधरा रुद्राक्षमालाकरा वाग्देवी वदनाम्बुजे वसतु मे त्रैलोक्यमाता चिरम् मुखं करोति वाचालं पङ्गु लघ्यते गिरिं यत्कृपा तमः वन्दे परमानन्दमाधवम् नमो भगवते तस्मै व्यासाय मिततेजसे यस्म प्रसादादात् वक्ष्यामि नारायणकथामिमाम् नारायणं नमस्कृतं नरं चैव नरोत्तमं देवीं सरस्वती व्यासं ततो जये मुदीरय या कुन्देन तु सारहारधवला या सुब्रभ्रस्तावृता या वीणावरदण्डमण्डितकरा या श्वेतपद्मासना या ब्रह्मच्युतशङ्करः प्रवृत्तिदेवैः सदा वन्दिता सा मा पातु सरस्वती भगवती निशेषजाड्यपः कायेन वाचा मनसेन्द्रियर्वा बुद्ध्यात्मना वा प्रकृति स्वभावा करोमि यद्यत्तकलं परस्मै नारायणायति समर्पयामि अथ सप्तौं अध्याय कुमारजी आज्ञा गर्नुहुन्छ हे अगस्त मुनि देवीले त्यसरी प्राण त्यागेको देखेर देवता यक्ष गन्धर्व किन्नर नाग दैत्य र ऋषि मुनि सबैले ओहो साह्रै अनर्थ भयो भन्दै आश्चर्य माने उसै बेला अकस्मात आँधी चलेर धुलो उडी सारा आकाश ढाक्यो र विपरीत हावा चल्न लाग्यो बिना बादलकै मेघ गर्जन लाग्यो यज्ञमा उपस्थित सबै देवता यक्ष गन्धर्व किन्नर दैत्य नागहरू धुलो उडेर आँखामा परि हेर्न असमर्थ भए वायुको वेगमा अड्डिन नसकी भूमिमा घोप्टिए वायुको त्यो उग्र वेगले कतिलाई उडाएर लग्यो कति भूमिमा पछारिए लगाइए कति रुन कराउन लागे त्यस हुरीमा परेर कतिको हात भाँचियो कतिको खुट्टा मर्कियो कतिले भुइँमा टाउको टेक्न पुगे कतिको मुख भूमिमा घोप्टिएर माटो खान लागे उठ्न असमर्थ भएका जति रुन कराउन लागे कति रक्षा गर रक्षा गर मरे बचाओ बचाओ भन्न लागे यस्ता प्रकारले यज्ञमा उत्पाद भएको केही बेरपछि हुरीको बेग कम भयो र दक्ष प्रजापतिले चिन्ता गरी सबै छोरी ज्वाइँलाई नडराओ डराउनु पर्दैन भनी सान्त्वना दिइसकेपछि चित्त व्याकुल गरी अब कसो गरौँ भन्दै गुरु बृहस्पति कहाँ गएर बिन्ती गरे हे गुरु अनर्थ भयो अब कसो गर्ने असम्भव कुरा प्रत्यक्ष भयो भन्दै भयभीत स्वरमा कराउन लागे त्यसै बेला नारदजीले सतीदेवीले अग्निकुण्डमा हाम फाली प्राण त्याग गरेको देखि हावाभन्दा पनि बेगले शीघ्र कैलाश पुगी महादेवका चरणमा दण्डवत गरी उभिरहे अनि हे नारद तिमी के भन्न आएका भन किन मौन उभिरहेका छौ यस्तो शङ्करजीको आज्ञा सुनि हात जोडेर नम्र स्वरमा विन्ती गरे हे ईश्वर हजुरकी प्राण प्रिया सतीदेवी दक्ष प्रजापतिको यज्ञ अग्निमा हाम फालेर प्राण त्याग्नुभयो किनभने हे जगदीश्वर हे करुणानिधे पापिष्ट दक्षले हजुरलाई अनेक क्षुद्र वचनले हेला गरी निन्दा गरेको त्यो महादेव कहाँ कसको देवता हो त्यो त बौला हो त्यसलाई नडाकेर मेरो के हुन सक्दछ मेरा तेत्तिस कोटी छोरी ज्वाइँ र ब्रह्मा विष्णु आदि छँदैछन् कस्तै भए पनि म त्यसलाई ढाक्ने होइन इत्यादि अनेक दुर्वचन बोलेको सुन्दा सहन नसकी क्रोधयुक्त भएर भूमिमा लत्ताले हानी यज्ञको परिक्रमा गरी कसैको पनि मुखतर्फ नहेरी केवल हजुरको नाम शिव शिव भन्दै यज्ञ अग्निमा हाम फाली प्राण त्यागिन् हे प्रभु हजुरको डरले अग्निले देह दग्न गर्न सकेको छैन केवल प्राण छाडेर यज्ञ कुण्डमा शयन गरेर सुतिरहनु भएको छ हे ईश्वर यही कुरा बिन्ती चढाउन आएको हुँ हे चन्द्रमौले अनर्थ भयो अब के गर्ने यति भनी नारदजी उभिरहे नारद मुनिका कुरा सुनेर महादेवले आज्ञा भयो हे मुने तिमीले भनेको कुरा निश्चय हो कि होइन शिवको वचन सुनेर नारदले भने हे जगदेश्वर हजुरका सामु मिथ्या बोल्ने साहस अथवा शक्ति ममा छैन ध्यान दृष्टिले हेर्नु भए सत्यासत्य ज्ञात हुनेछ नारदजीका त्यस्ता वचन सुनि ध्यान दृष्टिले विचार गरी अनन्त क्रोधले तिनै नेत्रबाट अग्निका ज्वाला निकाली धारा किदी पाखुरा निमोट्दै नारदजीको सामुन्य नै भन्नुभयो हे मुनि तेत्तिस कोटी देवताले रक्षा गरेको पापिष्ट दक्षको विनाश नगरी छाड्ने छैन अब तिमी आफ्नो आश्रममा जाऊ भनी विदा दिनुभयो र नारदजी गएपछि शिवजीले सतीदेवीलाई सम्झेर रिसले तिनै नेत्रबाट अग्निका जस्तै ज्वाला निकाली शिखाबाट एउटा जटा झिकेर भुइँमा पछारे त्यसबाट मेघ गर्जे जस्तै चर्को शब्द गरी भयंकर चतुष्ठी योगिनी र भूतप्रेत पिचास प्रमथगणले सहित भएर महाकाली उत्पन्न भइन् कस्ती महाकाली भने डरलाग्दो अनुहार भएकी लामा लामा धारा निस्केकी आकाश जस्तै पेट भएकी र बाघको छाला कम्मरमा बेरेकी झाक्रो फिजाएकी हातमा भयङ्कर खड्ग लिएकी कहिले हाँस्ने कहिले लामो जिब्रो निकाल्ने यस्ती महाकाली शिवजीको सामुन्ने उभि के कामले मेरो आराधना गर्नुभयो भनी बिन्ती गरिन् अनि महादेवले अघि चाहिँ अर्को जटा झिकेर भुइँमा पछारे त्यसबाट पृथ्वी कम्पयमान पार्दै क्रोधित सिंह जसरी गर्जन्छ त्यस्तै ध्वनि निकाल्दै हजार सूर्य जस्तै तेज भएका सम्पूर्ण शरीरमा खरानी धसेका मुण्डमाला लगाएका दायाँ हातमा त्रिशुल लिएका र बायाँ हातमा डमरो बजाउने यस्ता भीषण मूर्ति भएका वीरभद्रले महादेवका अगाडि उभिएर बिन्ती गरे हे सम्भव हामीहरूलाई किन आराधना गर्नुभयो तिनीहरूको यस्तो प्रार्थना सुनेर महादेवले आज्ञा भयो हे वीरभद्र महाकाली तिमीहरूलाई पापिष्ट दक्ष प्रजापतिको यज्ञ विध्वंस पारी उसको पनि संहार गरी दक्षका सहायक संरक्षक देवताहरूको पनि संहार गरेर आओ भनी डाकेको हौ अब तिमीहरू नन्दी भृङ्गी चौसठी योगिनी भूत प्रेत पिचास समेत भई दक्षको यज्ञ विध्वंस गर्न तत्काल जाओ श्री महादेव के यो तो आज्ञा सुनी नंदी भृंगी भूत प्रेत योगिनी रिचा सहित भई मेघ गर्जे सही सिंहनाद गरी पृथ्वी कंपित पारी साक्षात यमराज प्राणी को नाश करने हे सही क्रोधित शिव को आज्ञा शिरो कैलाश पर्वत कैलाश हिड़ी तिनी को चालामाला देखे पृथ्वीलाई भार था कठिन पर्यो र थर सात समुद्र थल्किए समस्त जीव त्राही त्राही भे दक्ष को यज्ञ में अनेक का उत्पात होना लगे आकाशमा काग र गिद्ध मण्डलाकार गरी उड्दै कराउन थाले स्यालहरू आँखा र मुखबाट आगोको ज्वाला निकाल्दै कराउन र दगुर्न लागे रगतको वृष्टि भयो विपरीत वायु चल्न लाग्यो यस्तो उत्पात हुन लागेको देखेर यज्ञ मण्डपमा बसेका सबै हाहाकार गर्दै यताउता भाग्न लागे स्त्री बालक बुढाहरू भाग्न नसकी भुइँमा ढोप्टिएर रुन कराउन लागे कोही अझ के हुने हो भन्ने डराई त्राही त्राही हुन लागे ठीक उसे बेला शिव को आज्ञा पाएर उन्मत्त भएका वीरभद्र र महाकाली नन्दी भृङ्गी आदि शिवका गण मेघ गर्जे जस्तै गर्जँदै हात्तीका में सिंह पसेझै दक्षका यज्ञमा पुगेर दक्षद्वारा डाकिएका देवता यक्ष गन्धर्व किन्नर नाग नैत्यगण सहित परस्पर जुधे त्यो देखेर दक्षका कन्याहरू देवकन्या कन्या ब्राह्मण ऋषि मुनि आदि सबै त्राही त्राही नारायण भन्दै रोई कराई दस दिशातिर भाग्न लागे कोही भाग्न नसकेर लडे कसैको हात खुट्टा भाँचियो कोही टाउको भरले पल्टिएर माटो खान लागे कति मुच्छा परि असहाय जस्तै भूमिमा लडे तर विष्णु प्रवृत्ति देवता यक्ष गन्धर्व किन्नर आदि सबैले दक्ष प्रजापतिको रक्षा गर्न शस्त्र अस्त्र लिएर वीरभद्र महाकालीमाथि प्रहार गर्न लागे यसरी परस्पर घमासान सङ्ग्राम भयो इन्द्रादि देवताहरूले कुन कुन अस्त्र प्रहार गरे भने इन्द्रास्त्र अग्नियास्त्र देवास्त्र वरुणास्त्र पाशुपतास्त्र ब्रह्मास्त्र तोमर गदा खड्ग र मुसल नागपास आदिले वीरभद्र महाकाली र चौसठी योगिनी भूत प्रेत प्रमथगण र विषम ज्वरमाथि प्रहार गरे त्यस्ता तरहले आफूमाथि सशस्त्र प्रहार गरेको देखेर वीरभद्रका गणहरूले पनि कठोर स्वरले गर्जेर दक्षका सैन्यभित्र पछि जति भेटे उतिको टाउको समाति निमोटी हात खुट्टा भाजी मुड्कीले रगत छदाई देवताहरूको संहार गरे उता महाकालीले प्रत्यक्ष काल जस्तै खड्गली वर्षाकालको प्रचण्ड मेघ गर्जे झैँ गर्जी सिंहनाद गर्दै मृगका फौजमा सिंह पसे झैँ र सुकेका प्रालमा आगो लागे झैँ दक्षका सेनाको संहार गरिन् वीरभद्र समेत नन्दी भृङ्गी चतुषष्ठी योगिनी भूत प्रेत पिचास प्रमथगण समेतले शत्रुतिरका कसैको शिर कसैको हात खुट्टा छुट्टाए कसैलाई निमोटी रगत पिएर नाच्न लागे कोही हाँस्न थाले कसैको मासु लुछेर खाए कसैको कोखामा पाल पारेर रगत पिउन लागे केही देवता भागे यसरी दक्षका सेना र कोटी कोटी देवताको संहार गरे त्यसरी संहार गरेको देखेर दक्षका सेना र देवताले वीरभद्र र महाकालीमाथि आफ्ना सशस्त्र प्रहार गरे तर ती सम्पूर्ण सशस्त्र महाकालीको शरीरमा थुनासाथ आफै भस्म भएर जान्थे फेरि शिवगण र महाकालीले दक्ष सैन्य र देवगण यज्ञमा आएका सबै वीरहरू मारिदिए विषम जोरले पनि सबैका शरीरमा प्रवेश गरी अचेत पारिदिए अनि वैकुण्ठका स्वामी श्री विष्णुले सम्पूर्ण देवता यक्ष गन्धर्व किन्न दैत्य नाग आदि सहित दक्षका सबै सेना अचेत भएका देखेर आफ्नो देहबाट शीत ज्वर उत्पन्न गरेर सबैलाई सचेत गराए फेरि अनेक शस्त्र अस्त्र लिएर बत्तीमा पुतली गए झैँ वीरभद्र महाकाली माथि जाय लागे वीरभद्रले पनि त्रिशुली सिंहनाद गर्दै सुकेको खरमा आगो लगाए झैँ एक क्षणमै दक्षका अनेक सेनाहरू काटी मारिदिए तिनमा कसैको शिर छैन कसैको हात छैन कसैका खुट्टा छैनन् त्यस्तो स्थिति देखेर कोही रक्षा गर रक्षा गर भन्दै भाग्न पनि नसकी भुइँमा लडिरहे यसरी सबै देवताहरूको सङ्घार गरी अन्य दैत्य दानवलाई समाति अग्निकुण्डमा होम्न लागे वीरभद्रले त्यसरी दक्षका सेना देवता यक्ष दानव गन्धर्व किन्नरहरूको नाश पारी यज्ञ समय ध्वस्त पारिदिएको हेर्न नसकी श्री विष्णुले राता राता आँखा पारी नागले झैँ निश्वास फेर्दै प्रलयकालको अग्नि जसै भई बायाँ हातले पञ्चजन्य शङ्ख बजाई दाहिने हातले कौमोदकी गदा उठाई संहार कालका रुद्र जाइ लागे जस्तै वीरभद्रका सेनामाथि जाइ लागे त्यो देखेर देवता यक्ष गन्धर्व किन्नर नाग आदि सबै र दक्ष प्रजापतिका सेनाले धन्य धन्य विष्णु तिम्रो जय कल्याण होस् भन्दै आफआफ्ना सशस्त्र लिई विष्णुको सहायतामा लागेर कठोर युद्ध गरे त्यस्तो देखेर महाकाली ऋषले आगोको ज्वाला झैँ डरलाग्दो तेज प्रकट गरी खड्गली जाइ लागिन् त्योदेखि भूतप्रेत पिचास प्रमथगण डाकिनी साकिनी र चतुष्ठी योगिनी सबै युद्ध गर्न लागे जस्तै ठुलो हावा चल्नाले मेघ टुक्रा टुक्रा हुन्छ त्यस्तै दक्षका सेना देवता दैत्य गन्धर्व किन्नर नाग आदि दस दिशामा भागे तब विष्णुले निर्धक्कसित वीरभद्रको छातीमा कौमोदकी गदा प्रहार गरे त्यो गदा वीरभद्रको छातीमा बज्रन गयो अनि ती मूर्छा परि भुइँमा ढले फेरि विष्णुले नन्दी भृङ्गी चौसठी योगिनी भूत प्रेत पिचास का गणका शंख शङ्खको चक्रो शब्दका साथ शस्त्रास्त्र प्रहार गरे त्यसरी विष्णुको प्रहारले कति लडी भुइँमा पल्टे कति मूर्छा परे कति भागे त्यो देखेर दक्ष प्रजापतिका सेना धन्य धन्य विष्णु भनी स्तुति गरी पुष्पवृष्टि पनि गरे तब विष्णुले पञ्चजन्य शङ्ख बजाए मूर्छा भइरहेका वीरभद्र महाकालीका कानमा देवता यक्ष गन्धर्व किन्नर र दक्षका सेनाले सङ्कुल ध्वनि र धन्य धन्य विष्णु भनी स्तुति गरेको शब्द पर्यो र चेतना फर्क्यो आफ्ना सैन्य केही भूमिमा ढलेका केही भाग्न लागेका र केही के कसो गरौँ भनी अन्यलमा परेकोदेखि अत्यन्त क्रोधित भई काल सदृश त्रिशुल लिई विष्णुलाई लक्ष्य गरी बेगले प्रहार गरे त्यो त्रिशुल विष्णुका छातीमा लाग्यो त्यसको कष्ट सहन नसकी नवद्वारबाट रगतको धारा बगाई विष्णु मूर्छा परि ढले उनी मूर्छित भएपछि वीरभद्रले प्रलय कालको मेघ झैँ गर्जन गरी लक्ष्यका सेनामाथि जाय लागे आफ्ना समेत मिलेर कोटि कोटि देवताहरूको संहार गरे वीरभद्र गर्जेको शब्दमा उनका गणहरू नन्दी रिङ्गी प्रमथगण समेतका कानमा पर्यो र बिउजी उभिएर हेर्दा रणभूमिमा विष्णु मूर्छा परेका र वीरभद्रले दक्ष छैन र देवताहरूको सम्मान गरेको देखेर धन्य धन्य वीरभद्र भनी आफ्ना शस्त्र अस्त्र लिएर दक्षका सैन्यमाथि जाइ लागे त्यसरी अत्यन्त भयङ्कर युद्ध भयो कस्तो युद्ध भने हेमुनि महाकाली र वीरभद्र लिएर उनका सेनाले समेत जाइ लागे अनि कसैको टुपी समातेर पछाडि खड्गले हानी मारे कसैलाई मुर्कीले नै मारे चौसठी योगिनीले पनि कतिलाई निमोठेर मारे कसैको काखीमा पाल पारेर रगती मारे कसैलाई पक्री अग्निकुण्डमा होमिदिए त्यस्ता प्रकारले देवता यक्ष गन्धर्व दैत्य किन्नरको नाश गरेर वीरभद्रका सैन्यले जय जय भनी कराएको शब्द मुर्छा परेका विष्णुको कानमा पर्यो र मूर्छाबाट उठेर हेर्दा वीरभद्र र महाकालीले यज्ञ विध्वंस पारी देवता योद्धाहरू र दक्षका अन्य सैन्य समेत नाश गरेकोदेखि अत्यन्त क्रोधित भई राता राता आँखा पार हे पापिष्ट आज तेरो नाश गरेर दक्षको यज्ञ पूर्ण पारी सबै देवता यक्ष गन्धर्व नाग आदि सबैलाई सन्तोष दिनेछु आज एकादश रुद्र तेरो सहायक भएर आए पनि रक्षा गर्न सक्ने छैनन् सम्पूर्ण दुष्टको संहार गर्ने यो चक्र देखिस् भनी सुदर्शन चक्र देखाए विष्णुले भनेको त्यस्तो शुद्र प्रशन सुनेर वीर भद्र ऋषले चुर भई भन्न हे पापिष्ट विष्णु सम्पूर्ण दुष्टको नाश गर्ने चक्र भनेर देखाइस् तेरो पराक्रम माफी त्यो चक्र मेरो उप प्रहार गरेर हेर मुखले भनेर मात्र केही हुन सक्दैन यस्तो वीरभद्रको वचन सुनि विष्णु ईसाई वीरभद्रलाई ताकेर सुदर्शन चक्र प्रहार गरे त्यो चक्र अनेक सूर्यको जस्तो तेज र प्रलयकालको गर्जे झैँ गर्जना गर्दै काल रुद्र नाश गर्न गए झैँ गयो त्यस्ता प्रकारले आएको त्यो चक्रलाई देखि नन्दी भृङ्गी भूतप्रेत चौसठी योगिनी प्रमथगण आदि शिवगण त्राही त्राही वीरभद्र महाकाली भनी उनका नगिचे गए जस्तो समुद्र मथनमा कालकुट विष निस्केर सबैलाई भस्म पार्न खोज्दा शिवले पान गर्नुभएको थियो त्यस्तै त्यो चक्र आएको देखेर मुख बाइदिनाले वीरभद्रको मुखमा पस्यो र निल्न तयार भएको देखि विष्णुले चाँडो गरी वीरभद्रका मुखबाट सुदर्शन चक्र झिकी त्यहाँबाट अन्तर्ध्यान भई वैकुण्ठ जाँदा भए इति श्री स्कन्द पुराणे केदारखण्डे माघ महात्मे कुमार अगस्त्य सम्वादे श्री सोसानी परमेश्वर्या व्रतकथायाम दक्षसेना वधूनां सप्तमो अध्याय